कुखुराहरू भित्रन थालेपछि त्यसलाई रोक्न प्रहरीले सक्रियता बढाएको छ भने व्यवसायहरू चनाखोल भएका छन् भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणअघि सरकारले सरकारवालासँग छलफल गर्दैछ भारतीय प्रधानमन्त्रीको भ्रमणका बेला हुने द्विपक्षीय वार्ता तथा नेपाल ले उठाउनु पर्ने विकास निर्माणका एजेन्डामा सुझाव माग्न सरकारले छलफल गर्न लागेको हो आज दलका नेताहरूसँग छलफल गर्ने तयारी छ सरकारले सत्ता साझेदार दल नेपाली कंग्रेस नेकपा एमाले राष्ट्रिय प्रजातन्त्र पार्टी प्रमुख प्रतिपक्षी ए माओवादी मधेसवादी दलसँग छलफल गर्ने तयारी गरेको छ परराष्ट्र मन्त्री महेन्द्र पाण्डेले दलहरूसँग छलफल गर्नुहुनेछ छलफलमा वाणिज्य तथा आपूर्ति मन्त्री सुनिल बहादुर थापाको पनि सहभागिता रहनेछ यसअघि गृह कानून र वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव एवं उच्च अधिकारीको उपस्थितिमा भारतका लागि नेपाली राजदूत पूर्व परराष्ट्र सचिव प्राध्यापक विषयगत जानकारहरूसँग परामर्श गरिएको थियो नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी नेताहरूका लागि आज दिवा भोजको आयोजना गर्नु भएको छ काठमाडौँ तीन कुनेको एक होटलमा अध्यक्ष ओलीले परिचयात्मक कार्यक्रम कार्यक्रमसहित दिवा भोज राख्नु भएको हो दिवा भोजमा पार्टीका पदाधिकारी एवं केन्द्रीय सदस्य पूर्व केन्द्रीय निकायका पदाधिकारी र सभासद सहभागी रहने अध्यक्ष ओलीको सचिवालयले जनाएको छ नेपाल प्रहरीले प्रहरी सहायक निरीक्षक असैमा भर्ना खोलेको छ खुल्लातर्फ दुई सय चालिस आदिवासी जनजातितर्फ छैसठी मधेसीतर्फ सन्ताउन्न महिलातर्फ चालिस दलिततर्फ तीस पिछडिएका क्षेत्रतर्फ एघार र अमर प्रहरी र अशक्त प्रहरी परिवारका लागि नौ सिट गरी चार सय त्रिपन्न सिटमा भर्ना आह्वान गरिएको छ साउन पाँचदेखि भदौ चार गतेसम्म क्षेत्रीय र अञ्चल प्रहरी कार्यालयमा फारम लिएर बुझाउन सकिने नेपाल प्रहरीले जनाएको छ काठमाडौँमा महानगरीय प्रहरी आयुक्तको कार्यालयमा दरखास्त फारम भर्ने व्यवस्था मिलाइएको छ त्रिभुवन विश्वविद्यालय वा मान्यता प्राप्त शिक्षण संस्थाबाट परिणता प्रमाणपत्र तह वा सो सडक योग्यता भएको र अठार वर्ष पूरा भई चौबिस वर्ष ननागेको व्यक्तिले दरखास्त दिन सक्ने नेपाल प्रहरीका प्रवक्ता गणेश केसीले जानकारी दिनुभयो सरकार र शिक्षक संघ संगठन बीच सहमति जुट्न नसक्दा संशोधित आठौं शिक्षा ऐनको मस्यौदा संसदमा पेश गर्न ढिलाइ भएको छ अस्थायी शिक्षकको समस्या पेन्सन र उपदान लगायतका विषयमा कुरा नमिल्दा ऐन बनाउने प्रक्रियामा ढिलाइ भएको हो सरकारले यसअघि नै संसदमा ऐनको मस्यौदा लैजाने तयारी गरेको थियो संसदमा पेश गर्न अघि शिक्षक संघ संगठनका प्रतिनिधिसँग भएको छलफल टुङ्गोमा पुग्न नसक्दा थप प्रक्रिया अघि बढ्न नसकेको हो शिक्षकहरूका समस्या सम्बोधन हुने गरी ऐनमा व्यवस्था गर्न शिक्षक संघ संगठनले माग गर्दै आएका छन् तर आर्थिक स्रोत जुटाउन कठिनाई भएको भन्दै शिक्षा मन्त्रालयले यसलाई टुङ्ग्याउन सकेको छैन ऐनको टुङ्गो नलाग्दा विद्यालय क्षेत्र सुधार कार्यक्रम लागू गर्न तथा सरकार र शिक्षक बीचको सम्झौता कार्यान्वयन गर्न समस्या भएको छ ऐन नभन्दा कक्षा बाह्रसम्मलाई विद्यालय शिक्षा बनाउने व्यवस्था अलमलमा परेको छ palm agrotech and bioenergy Nepal प्राली भरतपुरका सञ्चालकलाई प्रहरीले नियन्त्रणमा लिएपछि कम्पनीमा कार्यरत मजदुरहरूले जिल्ला प्रशासन तथा प्रहरी कार्यालयमा मागपत्र बुझाएका छन् उद्योग विस्तारको अवस्थामा रहेको पाम एग्रोटेकलाई बन्द गराउँदा आफूहरूको रोजीरोटी खोस्ने खतरा बढेको भन्दै श्रमिकहरूले रोजगार विरुद्ध राजनीति नगर्न माग गरेका छन् एग्रोटेकका सञ्चालक रुद्रगिरीलाई घिउकुमारी खेतीमा सम्बन्ध विभिन्न जिल्लाका किसानले नियन्त्रणमा लिएर जिल्ला प्रहरीमा बुझाएका थिए पटक पटक घिउकुमारीको पात्र बिरुवा लैजाने आश्वासन दिए पनि सहमति अनुसार नलगेको भन्दै यही दुई गति मात्र जिल्ला प्रहरी कार्यालयमा बुझाएका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 चितवन जिल्लाको आजको अधिकतम तापक्रम अडतिस डिग्री सेल्सियस र न्यूनतम तापक्रम चौबिस डिग्री सेल्सियस रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ आज बेलुकासम्म घाम लाग्ने महाशाखाको भनाइ छ मौसम सुप्रति सजग भई आफ्नो खेतबालीको काम गर्नुहुन किसानहरूलाई अनुरोध छ अर्पण मौसम अर्पण मौसम यस अर्पण मौसम जुवानी सामुदायिक पुस्तकालयद्वारा जनहितका लागि जारी गरिएको हो विदेशका समाचार मलेसियाली विमान दुर्घटनाको अनुसन्धान बिना अवरोध गर्ने व्यवस्था मिलाउन पश्चिमा राष्ट्रहरूले रूससँग आग्रह गरेका छन् रुस समर्थित पृथकतावादीहरूले मिसाइल प्रहार गरी मलेसियन एयरलाइन्सको विमान खसालेको आशंका विश्वभरले गरिरहेका बेला अनुसन्धानमै अवरोध गरेपछि पश्चिमा राष्ट्रहरूले रूससँग सो आग्रह गरेका हुन् डच प्रधानमन्त्री मार्क रुटले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई फोन गरी सबैभन्दा बढी आफ्नो नागरिक मारिएको सो घटनाको पूर्ण र निष्पक्ष छानबिनमा सघाउने व्यवस्था मिलाउन आग्रह गर्नुभएको छ यस्तै अमेरिका र ब्रिटेनले पनि पूर्ण पहुँचको व्यवस्था मिलाउन आग्रह गरेका छन् अनुसन्धानकर्ताहरूलाई प्रवेश नदी पृथकतावादीले दुर्घटनास्थलबाट प्रमाणहरू नै नष्ट गर्न खोजेको आरोप युक्रेनले लगाएको छ दुई सय अन्ठानब्बे जनाको मृत्यु हुने विमान खसालेको आरोप हुने युरोपेली सुरक्षा एवं सहयोग संगठन ओएससीई को टोली डोनेक्स पुगे पनि रुस समर्थ स्थित पृथकतावादीहरूको विरोधका कारण काम हुन सकेको छैन दुर्घटनाग्रस्त आसपासको क्षेत्र हतियारधारीको नियन्त्रणमा रहेको र उनीहरू मध्यबाट हावामा गोली हानिएको जनाइएको छ खेल समाचार जन्म German midfielder Bastian Schweinsteiger र विश्वकपमा विजयी भएसँगै जर्मन टिमका नयाँ कप्तान हुन सक्ने बताइएको छ नियमित कप्तान फिलिप लाहामले अन्तर्राष्ट्रिय फुटबलबाट अप्रत्याशित रूपमा सन्यास लिएपछि स्वाइन्स टाइगरको सम्भावना बढेको हो अर्जेन्टिना विरुद्धको फाइनलमा चोटका बावजुद उनले बहादुरपूर्वक खेलेका थिए लाहाम टिममा छँदा स्वाइन्स टाइगर उनका सहायक थिए अन्त्यमा प्रमुख समाचारका शीर्षकहरू पुनः एकपटक चितवनको नानगढबाट पन्ध्र हजार अवैध कुखुराको छल्ला बरामद दुईजना प्रहरी नियन्त्रणमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको औपचारिक भ्रमणका लागि नेपाल आउँदै भ्रमण फलदायी बनाउन सरकारद्वारा उच्च स्तरीय परामर्श आरम्भ बिना अवरोध मलेसियाली विमान दुर्घटनाको अनुसन्धान गर्ने व्यवस्था मिलाउन पश्चिमा राष्ट्रहरूको रूससँग आग्रह पृथकतावादीले घटनाको प्रमाण नै नष्ट गर्न खोजेको युक्रेनको आरोप र German midfielder Bastian Schweinsteiger जर्मनीको कप्तान हुने संकेत अवस्त दिउँसो दुई बजेको अर्पण समाचार सकियो ध्रुवराज बिदा हुन्छु नमस्कार यस अर्पण समाचारको साथमा Jai Galeshwar real estate and housing प्रणालीद्वारा निर्मित कपुर कोलोनी चैनपुर तिन चितवन पूर्व पश्चिम राजमार्ग अन्तर्गत चैनपुर चोकबाट बाह्र सय मिटर उत्तर तर्फ कङ्काली कोट जाने बाटोमा रहेको चार बिघा क्षेत्रफलमा फैलिएको प्रत्येक मोहडाको अगाडि दुईवटा कपुर प्लान्ट भएको आकर्षक घडेरीहरू अब तपाईँको रोजाई अनुसार फाइनान्सको सुविधामा पनि उपलब्ध गराइनेछ विकासका पूर्वाधारहरू खाने पानी पिच बाटो बिजुली संचार यातायात लगायत अन्य सुविधा सम्पन्न घडेरी खरिद गरी ढुक्क हुनुहोस् सम्पर्कका लागि गोपाल पौडेल रत्नगर मोबाइल अन्ठानब्बे चार पचास उना पचास सात सय अठाइस प्रेम हिमाली चैनपुर मोबाइल अन्ठानब्बे चार त्रिपन्न अडसठी शून्य पचहत्तर र दिपक बस्नेत चैनपुर मोबाइल अन्ठानब्बे चार एकाउन्न सन्तानब्बे दुई सय अन्ठाउन्न शिखर हार्डवेयर रत्नगर एक बकुलर पुरानो कर्मचार्य पेट्रोल पम्प सँगै फोन नम्बर शून्य छप्पन्न पाँच त्रिसठी दुई सय नब्बे रङ रोगन सेनेटरी टोयलेट का फिटिंग सामानहरू दक्ष प्लम्बर पेटरको व्यवस्थाका साथै एसियन पेट्सको आधिकारिक विक्रेता रहेको जानकारी गराइन्छ एटिच्युट मल्टिलर्निङ एकाडेमी म्याथ साइन्स र टेस्ट नदी पाँच विषयमा मात्र एसएलसी र प्लस टू गर्न पाइने साथै इङ्ग्लिस जापानिज कोरियन भाषा एवं कम्प्युटरको सम्पूर्ण कोर्स पढाइ हुने एटिच्युट मल्टिलर्निङ एकाडेमी खैरानी चार पर्सा नारायणी डेभलपमेन्ट ब्याङ्कको माथि मोबाइल अन्ठानब्बे चार बाहन्न छयालिस एक सय चौरात्तर चितवनमै सबैभन्दा ठुलो जर्मनी अफसेट मेसिन हाइडलबर्ग र चेक मेसिनद्वारा एकै साथ रङ्गिन छपाई गर्ने एक मात्र छापाखाना क्वालिटी प्रेस छापाखाना भरतपुर दस चितवन विद्युत प्राधिकरण अगाडि फोन शून्य छप्पन्न पाँच छब्बिस सात सय एक मोबाइल अन्ठानब्बे पाँच पचास अन्ठाउन्न शून्य अडचालिस नेक्स्ट एजुकेसन कन्सल्टेन्सी आइएल्समा राम्रो नतिजा ल्याउने तपाईँको सपना द नेक्स्ट एजुकेसनले साकार पार्छ the next education consultancy private limited line सोक Narayangarh phone zero five six five seven one zero nine one five seven one zero nine one Zura city express money transfer आफ्नो आठौँ